नेपालमा सार्वजनिक यातायातलाई कसरी दुर्घटना न्यून गर्ने र कसरी व्यवस्थित बनाउने भन्ने विषयमा बहस भएका छन् यसको अव्यवस्थापन र जोखिमपूर्ण अवस्थामाथि अध्ययन अनुसन्धान भएका पनि छन् र पटक पटक यसलाई व्यवस्थित गर्नुपर्ने कुरा उठ्ने गरेको छ यद्यपि जति नै अध्ययन गरे पनि जति नै बैठक र विमर्श गरे पनि तितो यथार्थ के हो भने हाम्रो सार्वजनिक यातायातको अवस्था अत्यन्तै अव्यवस्थित लापरवाह र जोखिमपूर्ण छ चितवन लगायत देशैभरको सार्वजनिक यातायात समस्याग्रस्त रहेको छ सार्वजनिक यातायातमा दुर्घटनाको जोखिम लगायतका समस्याहरू रहेका छन् सार्वजनिक सवारीमा जथाभावी रोकेर मान्छे चढाउने झार्ने गर्दा दुर्घटनाको जोखिम छ यात्रुहरू राम्रो विकल्प नहुँदा अव्यवस्थापनकै बीच सार्वजनिक सवारी प्रयोग गर्न बाध्य छन् सामान्य अवस्थाका यात्रुले सार्वजनिक यातायातमा मैत्री भाव महसुस नगरेको अवस्थामा अपाङ्ग र वृद्ध वृद्धाको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नराखी सिटमै बसालेर निश्चित स्थानसम्म शान्त तथा बिस्तारै यात्रुहरूलाई पुर्याउँदा दुर्घटना हुनबाट जोगिने यात्रुहरूले बताएका छन् सार्वजनिक यातायातमा सामान्य अवस्थाका यात्रु भन्दा अपाङ्ग र वृद्ध वृद्धा झन समस्या भोग्नुपर्ने रत्नगर दुई टाढीकी सबना खानको बुझाइ छ सिटमै बसालेर शान्तले लिएर जाउँ यति धेरै यातायात हुँदा हुँदै बिस्तारै जाउँ भन्ने हुन्छ एक्सिडेन्ट पनि हुँदैन कोचा कोचले उनीहरूलाई भाडा उठाइ पुग्छ त्यही त हो नि अपाङ्गहरूको त झन् नराम्रो अवस्था हुँदैन अब कुनैको हाते हुँदैन कुनैको खुट्टा हुँदैन उनीहरूलाई त झन् बस्न सुविधा दिनुपर्छ यातायातले धमाधम उनीहरूले पैसा कमाउनको लागि कोच्या हुन्छ उनीहरूले आँखा देखा हुँदैन कुनै कान बहिरो भा हुन्छ लामो दूरीका सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु त झन् जोखिम मोलेर यात्रा गर्न बाध्य छन् चालकको लापरवाही सड़कको अवस्था र कहीँ कहीँ प्राविधिक कारणले लामो यात्राका क्रममा सवारी दुर्घटना हुने गरेका छन् वर्षेनी सड़क दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउनेहरूको संख्या हरेक वर्ष पर्दो प्रत्येक दुर्घटना पछाडि आफ्नै अवस्था र कारण जिम्मेवार भए पनि अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको पाइन्छ खास गरी लामो दूरीका सार्वजनिक यातायातमा दुईजना चालक राख्नुपर्ने कानूनी व्यवस्था छ सवारी तथा यातायात व्यवस्था एन दुई हजार चौवन्नमा लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था गरेको छ तर यो कार्यान्वयन हुन सकेको छैन जसले गर्दा चालक थाकेर वा निधाएर धेरै दुर्घटना हुने गरेको पाइन्छ एनमा राखिएको प्रावधान प्रावधान कडाईका साथ लागू नहुँदा यसरी अरू कैयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो यसरी दुर्घटना न्यूनीकरण गर्नकै लागि लामो दूरीका सवारी साधनमा दुई चालक राख्दा पनि दुर्घटनामा न्यूनीकरण नआएको पृथ्वी राजमार्गका नारायणी अञ्चलका इन्चार्ज ज्ञान प्रसाद पौडेलको भनाइ छ बाटोको कारणले पनि तपाईँको विभिन्न चाहिँ अब चाहिँ एक्सिडेन्ट न्यूनीकरण गर्ने सवाल भन्दा पनि अब बढ्ने सवाल भएको छ अस्ति हाम्रो चाहिँ यो प्रकारमा चाहिँ बसेर हामी यो चितवन जिल्लाको आठवटा संस्था मार्फत साथ हामीले दुई सय पचास किलोमिटरभन्दा माथि तपाईँको एउटा ड्राइभरले आठ घन्टा त उसले काम गर्नै पर्ने आठ घन्टाभन्दा माथि चाहिँ लङ दुरीमा हामीले दुईवटा ड्राइभर राख्ने भनेर चाहिँ हामीले निर्णय गरिसकेका छौँ होइन चाहिँ नेपालगञ्जबाट पोखरा पनि हाम्रो दुइटै ड्राइभर छ जस्तो चाहिँ वीरगञ्ज पोखरा पनि दुइटै छ हाम्रो पूर्व धरान काँक्रा विराटनगर लगायतमा हाम्रो दुई दुईवटा ड्राइभर छन् होइन जहाँ कि हाम्रो छोटो दुरी छ हाम्रो चाहिँ यो अब नारायण पोखरा तपाईँको सौरा पोखरा अब यहाँबाट काठमाडौँ जाने सवालमा यो त अब हामीले दुईवटा ड्राइभर राख्न सकेका छैनौँ होइन अन्यत्र हाम्रो चाहिँ दुइटा ड्राइभर चाहिँ छन् हामीले त्यही दुईटा ड्राइभरलाई नै हामीले जिउ गरिरहेका यी सबै अवस्था र नजिरले सार्वजनिक यातायातको व्यवस्थापन र सड़क दुर्घटना न्यून गर्ने मुद्दा हाम्रो लागि चुनौतीपूर्ण रहेको तथ्य सबै सामु प्रष्ट छ त्यसकारण दुर्घटना बढ्यो सार्वजनिक यातायातको अवस्था नाजुक भयो भनेर चिन्ता गरेर मात्रै अब पुग्दैन यसमा सुधार ल्याउन सबै सरकारवाला कटिबद्ध हुनुपर्छ दुर्घटना आफैमा दुखद संयोग हो कोही पनि जानी जानी दुर्घटना होस् भन्ने चाहँदैन यद्यपि यसका जोखिम हटाउन र न्यून गर्न पूर्व सावधानी चाहिँ अपनाउन सकिन्छ जस्तो कानूनमै व्यवस्था भए अनुसार लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राखिनु पर्दछ अन्यथा त्यसमा नियमित नियमन गरेर उक्त व्यवस्था कार्यान्वयन नगर्ने व्यवसायलाई कानूनी कार्यवाही गर्न सक्नु पर्दछ त्यसबाहेक सड़कको अवस्था दुर्घटना कम गर्न चेतनामूलक कार्यक्रम सर्वसाधारणले अपनाउनु पर्ने सावधानी आदि पक्षमा पनि चितवन यातायात व्यवसाय लगायत यातायातसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था कुराहरू पनि ध्यान सम्बन्ध सबै गम्भीर हुनु जरुरी छ